रूपमा दुरुपयोग गर्न नदिने गरी सार्वजनिक सूचना प्रकाशित गर्ने र दुरुपयोग भएको पाइएमा कानुन बमोजिम कारवाही गर्ने निर्णय भएको छ त्यस्तै बैठकमा ताराखोला गाउँपालिका पालिकाका अध्यक्ष प्रकाश कार्तीको संयोजकत्वमा सात सदस्य गाउँपालिका स्तरीय उद्यम विकास समिति गठन गरिएको छ गाउँपालिकामा सरुवा भएर आएका स्वास्थ्य कर्मीहरूको पदस्थापन सम्बन्धमा छलफल तथा निर्णय भएको छ त्यस्तै झोलुङ्गी पुल औषधि खरिद सम्बन्धी ताराखोला गाउँपालिका वडा नम्बर तिनको दोप्तादेखि बडाखोला मोटर बाटो निर्माण तथा सहुलियत सडक बत्तीको लागि ठेक्का प्रक्रिया अगाडि बढाउने निर्णय भएको ताराखोला गाउँपालिकाको कार्यालयले जनाएको छ बैठक ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश कार्तीको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकारी रामप्रसाद कडेलको सञ्चालनमा सम्पन्न भएको थियो गलकुट नुवाकोट समाज जापानद्वारा दम तथा निमोनिया रोग पीडित नुवाकोट विकलाई हस्ता सहयोग हस्तान्तरण गरिएको छ गलकुट नगरपालिका वार्ड नम्बर चार नुवाकोट निवासी पलसिंह विगको आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै पीडितको उपचारमा सहजता प्रदान गर्नको लागि समाजले जापानमा का सङ्कलित नगद रु नब्बे हजार रुपियाँ नुवाकोट समाज जापान नेपाल सम्पर्क समिति मार्फत सहयोग हस्तान्तरण गरेको हो क्यान्सर पीडित विकलाई सहयोग हस्तान्तरण गर्दै गरकोट नगर कार्यपालिका सदस्य शिवकुमारी खत्रीले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समस्या परिवारलाई प्रवासीहरूले जीवन रक्षाको लागि गरेको सहयोग नै महत्त्वपूर्ण भएको बताउनुभयो उहाँले प्रवासीहरूले गरेको सहयोग गरिबीको कारण भन्दा पनि उपचारमा खर्च गरी सदुपयोग गर्न पीडित परिवारलाई आग्रह गर्नुभयो नुवाकोट समाज जापान दुई हजार अठार सालमा जापानमा स्थापना भएपछि सामाजिक क्रियाकलाप विकास निर्माण मेला महोत्सव आपद विपदमा परेका परिवारहरूलाई सहयोग तथा राहत प्रदान जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ गर्दै आइरहेको छ उपचार सहयोग हस्तान्तरण कार्यक्रमका अध्यक्ष तथा समाज जापान नेपाल सम्पर्क समिति संयोजक चिन्तामणी शर्माले आत्मबल बढाउनु नै रोगलाई जित्नु भएकाले सकारात्मक सोचसहित आत्मबल वृद्धि गर्नुपर्ने बताउनुभयो उहाँले विकको उपचारमा सबैले सहयोग गर्नुपर्ने बताउनु बताउँदै विकको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गर्नुभएको थियो सामाजिक क्रियाकलापमा अग्रसर विक चार वर्ष अगाडि श्वास प्रश्वास तथा निमोनिया रोगबाट पीडित हुनुहुन्छ परिवारले आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सबैलाई उहाँको जीवन रक्षाका लागि सहयोगको आह्वान समेत गरेको छ जनप्रतिनिधि राजनीतिक दलका प्रतिनिधि सहितको सहभागितामा गरिएको सहयोग हस्तान्तरण कार्यक्रम नुवाकोट समाज जापान नेपाल सम्पर्क समिति संयोजक चिन्तामणि शर्माको अध्यक्ष अध्यक्षता सदस्य दलबहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो गलकुत घुम्टे रोधी ग्रुपद्वारा सियोना श्रेष्ठ उपचारको लागि सहयोग अभियान सञ्चालन भएको छ स्पाइनल मस्कुलर एट्रोफी नामक रोगबाट ग्रसित सियोना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 नौ महिना बिस दिन कैद र एक लाख जरिवानाको जिल्ला अदालतले फैसला गरेको थियो फैसला गते फरार रहेका खड्कालाई घरमै लुकिचिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो पक्राउ गरिएका खड्कालाई बिहिबार नै प्रहरीले जिल्ला अदालतमा दाखिला गराएको छ पछिल्लो केही महिना यता फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई तीव्रता बनाएको प्रहरीले हालसम्म एक सय उन्तिसजना फरार प्रतिवादी पक्राउ गरिसकेको छ कोरोना भाइरस कोभिड उन्नाइसको संक्रमण बढ्दो क्रममा रहेकाले विषम परिस्थिति आउन सक्ने भन्दै ढोरपाटन नगरपालिकाले विद्यालयहरूले प्रत्यक्ष पठन पठन पाठन बन्द गर्न निर्देशन दिएको छ सबै सामुदायिक तथा संस्थागत विद्यालयले पत्रचार गर्दै नगरपालिकाले तत्काल प्रत्यक्ष पठन पाठनको काम बन्द गर्न भनेको हो नेपाल सरकारले गत भडौ उन्नाइस गति जारी गरेको निर्देशिका अनुसार विद्यार्थीलाई सिकाइमा सहभागी गराउन अनुरोध गर्दै नगरपालिकाले प्रत्यक्ष पठन पाठन रोक्न भनेको हो प्रमुख प्रशासकीय अधिकृत दिलीराम शर्मा दिलीराम भट्टराईले सबै विद्यालयलाई सरकारको निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ सरकारले वैकल्पिक विधिबाट सिकाइमा सहभागी गराउने भने पनि ढोरपातनका सामुदायिक तथा संस्थागत विद्यालयले विद्यार्थीलाई कक्षा कोठामै पठन पाठन गराउँदै आएका थिए इन्टरनेटको पहुँच कम रहे रहेको धोरपातन अनलाइनका माध्यमबाट पठन पाठन गराउने काम चुनौतीपूर्ण रहेको विद्यालयहरूले गुनासो गर्दै आएका छन् तेस्रो कार्यकालका लागि हुँदै गरेको अधिवेशनका लागि बागलुङबाट निर्माण कुमार श्रेष्ठ बासुले सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ यसअघि केन्द्रीय सदस्य रहनुभएका श्रेष्ठले आगामी कार्यकालको लागि सदस्य लागि समेत उम्मेदवारी दिनुभएको हो आगामी मङ्सिर एघारदेखि तेह्र गतेसम्म काठमाडौँमा हुने चौनौ महाधिवेशनका लागि आफूले उम्मेदवारी दिएको बताउँदै सदस्य पदका उम्मेद्वार श्रेष्ठले मतदानका लागि व्यवसायहरूलाई आग्रह गर्नुभएको छ आज बागलुङ उद्योग वाणिज्य सङ्घको भेट भेटघाटमा श्रेष्ठले व्यवसायको हितका लागि आफूले गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताउनुभयो यता बागलुङ उद्योग वाणिज्य सङ्घले युवा व्यवसाय श्रेष्ठ श्रेष्ठलाई निर्वाचनमा विजय गराउन अध्यक्ष युवराज राज भण्डारीको संयोजकत्वमा चुनाव प्रचार प्रसारमा समिति समेत गठन गरेको छ श्रेष्ठलाई विजय गराउन गण्डकी प्रदेश प्रचार प्रसारको लागि विभिन्न कार्यक्रम तय भएको अध्यक्ष राज भण्डारीले बताउनुभयो दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्य भइसकेका श्रेष्ठ यसपटक वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकालको प्यानलबाट उम्मेद्वारमा उम्मेद्वार बन्नुभएको हो आदर्श संचार सहकारी संस्था लिमिटेड बागलुङको चौध वार्षिक साधारण सभा एक्काइस सभाका रूपमा हुने भएको छ संस्थाले सातवटा इकाइ सभाका रूपमा साधारण सभा गर्न लागेको हो संस्थाले जिल्ला सदरमुकामला सदरमुकाममा बागलुङ बजारमा तीन र सदरमुकाम भन्दा बाहिर चार स्थानमा साधारण सभा गर्ने तयारी गरेको संस्थाले कार्तिक उन्नाइसमा जारी गरेको सूचना अनुसार दुई हजार सतहत्तर मङ्सिर बिस गति काठेकोला गाउँपालिकाबाट साधारण सभा सुरु हुने भएको हो मङ्सिर एक्काइस गते नगरकोट बजार बाइस गते बणे गाउँपालिकाको खर्त र मङ्सिर तेइस गते जैमिनी नगरपालिकाको कुसमिसेरामा एकाइ सभा हुने भएको छ बागलुङ नगरपालिकाले तीनवटा इकाइमा विभाजन गरी साधारण सभा गर्न लागि संस्थाका अध्यक्ष उमा कुमारी जीसी अन्जुले जानकारी दिनुभयो मङ्सिर चौबिस गते बागलुङ नगरपालिका वडा नम्बर पाँचदेखि चौधसम्मका सेयर सदस्यहरूका लागि बागलुङ बजारमा साधारण सभा हुने भएको छ त्यस्तै पच्चिस गते बागलुङ नगरपालिका वडा नम्बर तिन र चारका सेयर सदस्यहरूको लागि छ र छब्बिसगढ वडा नम्बर एक र दुईका सेयर सदस्यहरूको लागि बागलुङ बजारमा एकै सभा गर्न लागि संस्थाले जनाएको छ सहकारी ऐनको दफा चालिस पाँच नियमावलीको दफा अठार तथा सहकारी विभागद्वारा जारी सहकारी संस्थाको साधारण सभा कार्यव्यवस्था निर्देशिका दुई हजार छिहत्तर अनुसार साधारण सभाको मिति र कार्यसूची तय गरी साधारण सभा आह्वान गरिएको संस्थाले जनाएको छ एकै सभाबाट सुनिने प्रतिनिधिहरूको सहभागितामा मुख्य साधारण सभा मङ्सिर सत्ताइस गते बागलुङ बजारमा गरिने भएको छ कोरोना संक्रमणको जोखिम समेतमै मध्यनजर गरी सुरक्षाको उचित प्रबन्धका साथ सात ठाउँमा साधारण सभा गरिने अध्यक्ष जीसीले जानकारी दिनुभयो दुई भन्दा बढी सेयर सदस्य भएका सहकारी सङ्घ संस्थाहरूले प्रतिनिधिमूलक साधारण सभा गर्न पाइने व्यवस्था सहकारी ऐन र नियमावली रहेको छ आदर्श सञ्चार सहकारी संस्थामा हाल दुई हजार एक सय सेयर सदस्य रहेका छन् एकाइ सभाका रूपमा सञ्चालक समितिले तय गरेको एकाइ अन्तर्गतका सेयर सदस्यहरूले सम्बन्धित एकाइ अन्तर्गतको एकाइ सभामा सहभागिताका लागि आह्वान गरिएको संस्थाका उपाध्यक्ष अनन्त बहादुर खड्काले जानकारी दिनुभयो सूचना तथा संचार अन्तर्गत धौलागिरी जागरण दैनिक अग्रसर साप्ताहिक प्रकाशन आदर्श अनलाइन सञ्चालन तथा धौलागिरी टेलिभिजनमा सहकार्य गर्दै आएको संस्थाले वित्तीय कारोबार अन्तर्गत बचत तथा रेलको कारोबार समेत गर्दै आएको छ संस्थामा चार करोड पचास लाख सेयर पुँजी बत्तीस करोड बचत सत्ताइस करोड ऋण लगानी गरी संस्थाको कुल सम्पत्ति अडतिस करोड रहेको प्रबन्धक दीपक राज सापकोटाले जानकारी दिनुभयो संस्थाको दस वर्ष रणनीतिक योजना अनुसार दुई हजार अस्सी सालको असारसम्ममा पाँच हजार भन्दा बढी सेयर सदस्य दस करोड सेयर पुजी अस्सी करोड बचत पचहत्तर करोड कर्जा लगानी गरी कुल सम्पत्ति एक अर्ब पुर्याउने लक्ष्य रहेको प्रबन्धक सापकोटाले बताउनुभयो बागलुङको बरेङ गाउँपालिकामा गण्डकी प्रदेश सरकारको योजना र नेपाल टेलिकम सङ्घको सहकार्यमा फाइबर तार इन्टरनेट सुविधा जडान गरिँदैछ कार्तिक मसान्तभित्र बरेङ गाउँपालिकाभित्र रहेका सामुदायिक माध्यमिक विद्यालय स्वास्थ्य चौकी ओडा कार्यालय र गाउँपालिकाको कार्यालयमा इन्टरनेटको सुविधा सञ्चालन गर्ने टेक माइन्ड नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्धक प्रकाश मानन्दले बताउनु भएको छ सूचनाको माध्यमलाई छिटो छरितो बनाई इन्टरनेटका विभिन्न सेवा सुविधा मार्फत सेवाग्राहीलाई सेवा दिने उद्देश्य उद्देश्यले नेपाल सरकारले देशैभरि नै यो योजनाको विस्तार थालनी गरेको हो हालसम्म बरेङ गाउँपालिकाको वार्ड नम्बर पाँच सुखौरा वार्ड नम्बर चार सल्यान र वडा नम्बर दुई हुग्दी शिरमा तार विस्तार भइरहेको उहाँले बताउनुभयो यो इन्टरनेट सेवासँगै बिना तारको वायरलेस टेलिफोन सुविधा पनि सरकारी कार्यालयहरूमा सञ्चालनमा आउनेछन् यो सुविधा कार्यालयहरूका लागि दुई वर्षसम्म टेकमाइन नेटवर्क प्राइभेट लिमिटेडले निशुल्क सेवा दिनेछ यिनी विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरकामी अन्तमा सो अन्तमा शीर्ष खबर पुनः एकपटक ताराखोला गाउँ कार्यपालिकाको छयासीौँ बैठक सम्पन्न गलकुट नुवाकोटसम्म जापानद्वारा नुवाकोटका विकलाई नब्बे हजार सहयोग गलकोट घुम्ते रोधी ग्रुपद्वारा श्रेष्ठको उपचारमा सहयोग रकम अभियान सञ्चालन बागलुङमा लागौ मुद्दाका एक फरार प्रतिवादी पक्राउ र पठन पाठन बन्द गर्न ढोरपाटन नगरले दियो विद्यालयलाई निर्देशन उद्योग वाणिज्य महासङ्घको केन्द्रीय सदस्यमा बागलुङका श्रेष्ठको उम्मेदवारी यिनै विविध खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो यसपछि तपाईँ साढे सात बजी सिआइएनको साझा खबर आठ बजी नेपाल दर्पण र पौने नौ बजी बिबिसी नेपाली सेवाको सन्ध्याकालीन प्रसारण सुन्न सक्नुहुनेछ भने स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुत खबर लिएर आउनेछौँ खबर कक्षीबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार